आदरणीय श्रोता नमस्कार तपाईँ कार्यक्रम विशेष सम्वाद सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो गलगोटा फिल्म एक सय दुई थप्लो चार मेघाजमा र कार्यक्रम विशेष सम्वाद सामुदायिक रेडियो गलगोटा फिल्म एक सय दुई थप्लो चार मेघाजसँगै इन्टरनेट अनलाइनमा W W W dot FM dot com र मोबाइल एप गलगोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ आजको विशेष सम्वाद अलिक फरक विषयवस्तुसँग केन्द्रित छ विशेष गरी नेपालमा सुरक्षाको हिसाबले अग्र पंक्तिमा रहेको र नागरिकलाई आम मानिसलाई न्यायसँग र सुरक्षासँग जोडेर हेर्ने गऱ्यौँ भने प्रहरीलाई साथी मानिरहेका छौँ तर तिनै प्रहरीहरूको अहिलेको अवस्था वर्तमान सन्दर्भका हिसाबले अवस्था के हुन सक्छ र प्रहरी कति वर्षदेखि जनताको सेवामा सेवारत छ भन्ने हिसाबले पनि तपाईँलाई जानकारी नहुन सक्छ त्यो विषयमा सामान्य जानकारी गराउनेछौँ कार्यक्रमको यो सन्दर्भमा र आजको सन्दर्भमा कुराकानी गर्नका लागि हामीले इलाका प्रहरी कार्यालय गलकुट हरिश्वरका प्रमुख प्रहरी निरीक्षक अर्जुन बम्मललाई स्टुडियोमा निम्ति आएका छौँ आज सन्दर्भका हिसाबले पैँसठौँ प्रहरी दिवस र प्रहरी दिवसको अवसरमा गलकुटको हट हटिया बजार प्रहरी सहित स्थानीयको सक्रियता त्यसै गरी लायन्स क्लब लगायतका जनप्रतिनिधि सहितको टोलीले हटिया बजार सरसफाई समेत गरिएको छ यो साङ्केतिक सरसफाई र यसले दिने प्रत्यक्ष फाइदा अथवा आम मानिसलाई सरसफाई प्रति सचेत बनाउने हिसाबले पनि यो सरसफाई गरिएको छ यो विषयसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौ अर्जुन सर तपाईँलाई कार्यक्रममा स्वागत छ नमस्ते सबै नगरवासी हजुरहरूलाई मेरो सबैलाई मेरो नमस्कार छ आज पैँसठौँ प्रहरी दिवस प्रहरी दिवसकै सन्दर्भमा रेडियोमा यो पहिलो पटक अन्तर्वार्ता लिने मौका मिलेको छ अर्जुन सर तपाईँ यसभन्दा अगाडि अन्य ठाउँबाट सरुवा भएर आएको पनि करिब एक महिनाको अन्तरालमा हामीले यसरी स्टुडियोमा कुराकानी गर्दैछौँ गलकोटमा तपाईँलाई फेरि पनि स्वागत गर्दछु धन्यवाद विशेष गरेर आज पैँसठौँ प्रहरी दिवस दुई हजार बाह्र सालमा स्थापना भएको प्रहरी को सुरुवात भएको भनिन्छ स्थापना दिवसको हिसाबले पनि मनाउँदै आएको छ पैँसठी वर्षको अन्तरालमा आइपुग्दाखेरि प्रहरी कति सक्षम अथवा कसरी परिष्कृत बन्दै आइरहेको छ यो सन्दर्भको हिसाबले दुई हजार बाह्र सालमा प्रहरी एउटा अमिनी प्रहरीको स्था रूपमा स्थापना भयो त्यसपछि क्रमिक रूपमा प्रहरीको दरबन्दी सुविधा र विभिन्न प्रहरीलाई चाहिने वैज्ञानिक उपकरणको हिसाबले थपिँदै आएका छन् त्यसले गर्दा पहिलाको भन्दा प्रहरी धेरै सुविधायुक्त र कुनै पनि घटनालाई पहिलाभन्दा यस यसपालि विभिन्न वैज्ञानिक साधनको कारणले गर्दाखेरि छिटो छिटो पत्ता लगाउने अवस्थामा प्रहरी सङ्गठन पुगेको छ यही क्रममा प्रहरीको जनशक्ति पनि यसरी विकासको क्रम सँगसँगै थपिँदै गइरहेको छ यो सन्दर्भको हिसाबले करिब करिब एक महिनाको अन्तरालमा तपाईँ गलकुट भन्नुहुन्छ गलकुटको परिवेशका हिसाबले अहिलेसम्मको अध्ययन अथवा तपाईँ त्यहाँ रिजोर्टमा बसिरहँदाखेरि गलकुट इलाका प्रहरी कार्यालयको क्षेत्रभित्रको अवस्था चाहिँ के पाउनु भएको छ म यही असोज म चौध गते बेलुका यस मेरो आफ्नो कार्यक्षेत्रमा प्रवेश गरेको थिएँ आजको दिनसम्म झन्डै म पन्ध्र दिन पन्ध्र दिन मेरो यहाँ बसाइरहेको छ यसमा मैले कोभिडको कारणले गर्दा म दस दिन त म आइसोलेसन के अरे क्वारेन्टाइनमै बसेँ म अफिसकै क्वारेन्टाइनमा बसेँ त्यसपछि मात्रै यसरी बाहिर निक्लिएको हुँ सामान्य सरस्वती हेर्दाखेरि कलकोटमा विशेष गरी रक्सी खाएर मादक पदार्थ खाएर हुने झैझगडाहरू मैले यो यो बिचमा पाएको छु त्यस लगायत एउटा सामाजिक सामाजिक अब यो के भन्ने यसलाई अपराध भन्ने कि के भन्ने त्यसमा यहाँको अधिकांश पुरुष युवा पुरुषहरू विदेशमा हुनुहुन्न रहेछ उहाँका आफन्त श्रीमतीहरू सम्बन्धी केसहरू त्यस्तो केही मैले यो मेरो पन्ध्र दिनको छोटो बसाइमा मैले पाएको छु अन्य कुरा अन्य हिसाबले त यो सुरक्षित इलाकै इलाकै भएको मैले अहिलेसम्म बुझेको छु यो सन्दर्भकै हिसाबले आज पैँसठी प्रहरी दिवस हटिया बजार सरसफाइ पनि गरिएको छ सरसफाई साङ्केतिक अथवा फेसबुकका लागि भन्ने प्रश्न चाहिँ दर्शकबाट पनि आउँछ यो प्रहरी त सधैँ समुदायमै बस्ने यस्ता कामहरू प्रहरीले परापूर्व कालदेखि नै गर्दै आएको छ यो हामीले आफ्नोमा आउन बित्तिकै नै पनि मेरो अगाडि काले अगाडि दुईवटा म एउटा मन्दिर रहेछन् म त्यो मन्दिर पनि सायद बर्खाको सिलिने टाइम भएको होला त्यति बेला सबै झार झारपातहरू उम्रिएको अनि दायाँ बायाँ रुखहरू फैलिएको मन्दिर नै ढाएको अवस्था थियो म आएको भोलिपल्ट नै मैले त्यहाँ सरसफाइ कार्यक्रम गरेको थिएँ यसरी यो वास्तवमा जनताले नै गर्नुपर्ने काम हो एउटा यो मेन त यो साङ्केतिक रूपमै भन्न भनौँ यसरी सबै समुदायले यस्तै कामहरू गर्दै गयो भने यस्ता रोग व्याधि लगायत अन्य यस्ता कुराहरू पनि हुन पाउँदैन जनता अहिले यो कोभिड नाइन्टिनको यो प्रकोप भएको छ अनि यस्तै यस्ता कुराहरूले पनि यसलाई प्रत्यक्ष असर गर्छ यसलाई मुख्य जनताले आफै गर्ने कुरा हो एउटा यो साङ्केतिक रूपमै यो नियमित रूपमा गर्नुपर्छ भन्ने सन्देश मात्रै हो प्रहरी दिवसकै अवसरमा यसरी कार्यक्रम गरिरहँदाखेरि प्रहरीमाथि लागेका केही चार पाँचवटा कुरा मात्रै छन् म यो कार्यक्रमलाई धेरै लामो बनाउन चाहन्न किनभने तपाईँको समय व्यस्तता अलिक बढी महत्त्वपूर्ण देखिएको छ त्यस हिसाबले पाँचवटा प्रश्न अलिकति प्रहरी माथिका विषयवस्तु उठेका छन् ती प्रश्न सरस्वती राख्न चाहन्छु जिल्लामा प्रहरी प्रमुख आउँदा होस् अथवा इलाकामा प्रहरी प्रमुख आउँदा केही न केही नयाँ चिज चाहिँ भइरहेको हुन्छ अनि जनताले भनिरहेको हुन्छ यो नयाँ मान्छे आएपछि केही दिनका लागि हो भनेर आलोचना पनि गरि नै रहेका हुन्छन् यो सन्दर्भमा तपाईँ आउने यो आउँदै गर्दाखेरि गलकोटमा स्थानीय स्तरमा उत्पादित मदिरा नष्टको विषय चाहिँ दुई चार दिनका लागि हो भनेर पनि आलोचना भयो के भन्नुहुन्छ यो त्यस्तो होइन हामीले कन्टिन्यू रूपमै गरेका छौँ अहिले सुरुमा हाम्रो माउन बित्तिकै अभियान सुरु माउनुभन्दा पहिले पनि अभियान सुरु भएको थियो माएको दुई तिन दिनमा पनि यो गलकोट क्षेत्रभित्र भयो यो गलकोट क्षेत्रमा यो कन्टिन्यूकै हिसाब थियो अहिले उहाँलाई हामीले सम्झाउने बुझाउने यो काम भइरहेको छ यो काम गर्नु हुँदैन यी कारणले गर्दाखेरि यो मेन अपराध भन्ने मेन इस्यु नै यही हो उहाँलाई अहिले सम्झाउने काम भएको छ हामीले त्यसै अवैधानिक यो मदिरा त हामी नष्ट गर्छौँ अहिले हाम्रो मेन पहिला हामीले फाल्ने नै एउटा अपरेसन गरियो अहिले सम्झाउने काम भएको छ अहिलेको यो केही दिनको अन्तरालमा यो निकै कन्ट्रोल भएर गएको मैले मैले बुझेको पनि छु मैले फिडब्याक पनि त्यस्तो किसिमको पाएको छु यो नेपालको संविधानका हिसाबले अथवा सर्वोच्च अदालतको आदेशका हिसाबले कुनै बेला लोकल स्थानीय रूपमा उत्पादित मदिराहरू घरायसी परियोजनका लागि सीमित मात्रामा चाहिँ उत्पादन गर्न सक्नेछ भन्ने प्रावधानका हिसाबले कतिपय ठाउँमा यो गरिबसँग जोडिएको र आर्थिक जीवनस्तरसँग जोडिएको विषयवस्तुमाथि धेरै पटक खेलवाड भयो यो चाहिँ त कारण आउन सकेन भन्ने गुनासो पनि आउँछ नि यो त मेन त मदिरा सेवन गरेर त्यसबाट हुने झैझगडा हुने त्यसबाट उब्जिने अपराधसँग हाम्रो मेन त त्यससँग सम्बन्धित हुन्छ त्यस्तो किसिमको एउटा धार्मिक रूपमा यो बनाउने कतिपय समुदायमा त यसलाई यसलाई त एउटा संस्कार संस्कारकै हिसाबले पनि एउटा भगवानै भनौँ न भगवानकै रूपमा पनि चढाउने यो परम्परा छ त्यस्तो किसिमलाई त हामीले घरमै गएर यसरी खोज्ने काम पनि हामीले गर्दैनौँ र खालि एउटा व्यवसायिक व्यवसायिक रूपमा भट्टीमा राखेर त्यसरी बेच्ने बेच्ने व्यवसायहरूलाई हामीले सम्झाउने बुझाउने नमानेपछि हामीले फेरि कार्य गर्ने गरेका छौँ अब यो समयको हिसाबले विजया दशमी नजिकिँदै गर्दाखेरि गत वर्षको सम्झना सरलाई पनि गरिहालौँ गत वर्ष गलकोटमा धेरै चोरीका घटनाहरू पनि भए पछिल्लो समय पनि केही साङ्केतिक रूपमा सुन्नमा आइसकेका छन् कतिपय ठाउँमा त्यस्तो चोरी भयो लुटपाट भयो भन्ने पनि आएको छ अहिलेको सन्दर्भमा केही छ त्यस्तो खालको छैन अस्ति छापा घटनामा पनि प्रहरीलाई झन्डै तेह्र घन्टापछि सूचना प्राप्त भएको थियो सूचना प्राप्त भएको झन्डै हामी पन्ध्र मिनटमा त्यो सम्बन्धित स्थानमा प्रहरी पुगिसकेको थियो हामीलाई तत्काल खबर भएका आए छिटोभन्दा छिटो पत्ता लाग्थ्यो तर पनि अहिले केही सङ्केत सम्बन्धित व्यक्तिहरू पक्राउमा परेका छन् अनुसन्धानको क्रममा छन् यो घटनाहरू छिटोभन्दा छिटो एउटा एउटा निकास एउटा पत्ता लाग्छ यही आशा गरौँ र अन्य सिजनल चाडबाडको बेला मेन मेन त पाहाडी पाहाडी जिल्ला त्यही पनि अलि चिसो ठाउँ यसमा यसभन्दा पहिला घटनाहरू पनि यस्तै मदिराको सेवनबाट हुने घटनाहरू घटेका छन् त्यसमा यो अहिले हामीले शान्ति सुरक्षालाई लक्षित गरी एउटा प्रहरीले आफ्नो योजना पनि दिइसकेको छ त्यसमा कुनै पनि सूचना प्राप्त भएको केही समयभित्रै प्रहरी त्यहाँ पुग्छ मेन त समुदायमा प्रहरीहरू यस्ता किसिमका अपराधिक क्रियाकलापमा लागेका व्यक्ति त्यस्ता किसिम हुन सक्ने सम्भावित सूचनाहरू जनताले दिनु पर्ने हुन्छ त्यसैले यस्ता सूचनाहरू आम आम विशेष गरी यो नगरवासी र नगरवासीहरूलाई र यस दुई विशेष गरी यो क्षेत्रभित्र पर्ने मेरो आफ्नो जिम्मेवारी क्षेत्रभित्र पर्ने दुईवटा गाउँपालिकाका जनतालाई म यो आह्वान गर्दछु कि सानातिना यो अपराधसँग जोडिएकाहरू घटनाहरूलाई ज हामीलाई बेलैमा सूचना प्राप्त भयो भने पक्कै पनि एउटा समाधानको उपाय लाग्नेछ सबै नगरवासी र गाउँपालिकावासीहरूलाई म यही आह्वान गर्छु सानोतिनो घटनाहरू प्रहरीलाई दिनुहोस् मैले अहिले ठाउँ ठाउँमा मैले दैनिक गस्ती खटाएको छु ला दिनभरि टाढा टाढा पुग्छ प्रहरीहरू बेलुका फर्क पनि त्यहाँका स्थानीय मान्छेहरूसँग भेट्दाखेरि पनि मैले उहाँहरूसँग फोन नम्बर फोन नम्बर लिएर घटेको कुराहरू लिएर आउँछ म बेलुका उहाँलाई फेरि उहाँ प्रहरीले त्यहाँ त्यहाँ पुगे कि पुगेन त्यहाँको सांसद चाहिँ के छ भनेर मैले फेरि कलब्याक गरेर सोध्ने गरेको छु उहाँले पनि राम्रै मलाई रेस्पोन्स दिनुभएको छ यो मदिरासँग जोडिएको विषयवस्तु ताराखोला गाउँपालिकाको भाङ्गो पनि जोडिन्छ त्यहाँ पनि जिल्लामा प्रहरी प्रमुख आइसकेपछि भाङ्गो फडानी सामाजिक सञ्जालमा अथवा न्युज मिडियामा आइ नै हाल्छ त्यसपछि चर्चा कमाइहालिन्छ त्यस पछाडि फेरि बिस्तारै त्यहाँ बसन्जरी त्यो फेरि हराइहाल्छ फेरि नयाँ आउँदाखेरि त्यो क्रम सुरु हुन्छ यसलाई पनि यो व्यवसायिक हिसाबले उहाँले उत्पादन गरेको एउटा अचारको रूपमा प्रयोग गरिन्छ भाँगो तर दुरुपयोग गर्न सक्यो भने गाँजा पनि बन्छ भन्ने पनि छ प्रहरीले फडानी गर्ने गाँजाको हिसाबले गाँजा फडानी भनेरै समाचार आउँछ तर फडानी चाहिँ भाँगोको रूप हुन्छ त्यो क्षेत्रमा विश्वरीय तारको क्षेत्रमा पनि दुईपटक आएको यो पन्ध्र दिनको अगाडि पनि दुईपटक पुगिसकेको छु त्यहाँ मुख्यत त्यहाँ ताराखोलाको प्रमुख बाली भनेको आलु आलु त्यसपछि यो गाजा लगाउने परम्परा रहेछ म त्यो ठाउँमा मैले यस्ता कुरामा आएपछि धेरै सुने म ठाउँमा पुगेँ त्यहाँको स्थानीय मान्छे त्यहाँको स्थानीय प्रतिनिधि पनि मैले सोध्ने काम गरेँ त्यस क्षेत्रमा अहिले जुन यो जुन गाउँ बस्तीमा त्यस्तो खालको काम हुँदैन भन्ने पनि मैले बुझेँ अहिले त्यो जुन भाँगोलाई नै प्रशोधन गरेर गाजा बनाउने भन्ने कुरो मैले सुनेको थिएँ त्यहाँ पुग्दा म त्यस्तो अवस्था देखेको छैन त्यसरी दुरुपयोग नहोस् सदुपयोगका लागि दुरुपयोग भयो भयो भने प्रहरीहरूले त्यस्तो काम गर्न कदापि दिने छैन त्यस्ता व्यक्तिहरूलाई हामीले कानुनी कठोरमा ल्याउँछौँ म सबै यो गाउँपालिकावासी नगरवासीहरूलाई यही मैले भन्न चाहन्छु प्रहरीसँग जोडिएको अर्को एउटा प्रश्न के छ भने अहिले कोभिडको समयमा सरकारले निर्णय गर्यो सवारी साधनमा स डिस्टेन्स मेन्टेन गर्ने भौतिक दूरी कायम गर्ने सामाजिक दूरी कायम गर्ने गरिकन सवारीको सिट क्षमताभन्दा आधा यात्रुलाई चढाउने र पचास प्रतिशतसम्म अतिरिक्त शुल्क लिने व्यवस्था गर्यो सरकारले त्यो कानुनका हिसाबले कानुन भएन भन्ने पनि छ र पछिल्लो समय सरकारले अब सबै यात्रुलाई सिट क्षमता अनुसार ल्याउन सक्ने र बढी मूल्य लिन नपाउने भन्यो तर अहिले पनि लिइरहेको सन्दर्भ भेटिन्छ नि तर यसै क्रममा मैले आजभन्दा ठिक चार दिन अगाडि हटे बजारकै मेन चोकमा यो ट्याक्सी चोक भन्ने ठाउँमा कोभिड नाइन्टिन नाइन्टिनलाई लक्षित गरी एउटा सचेतनामूलक कार्यक्रम गरेको थियो चालकसँग पाँच मिनट प्रहरी कार्यक्रम पनि सम्पन्न भयो त्यही क्रममा मैले मैले यात्रुहरूलाई धेरै ठाउँमा सोध्ने काम भयो यात्रुबाट त्यस्तो खालको मैले खबर पाइनँ त्यस्तो भयो भने हामी कारवाही गर्छौँ यो अहिले सामान्य हिसाबले सवारी चालकले बढी प्यासेन्जर राखेको जानकारी पायो भने एउटा यात्रुले खबर गर्यो भने प्रहरीले तत्कालै कारवाही गर्छ कारवाही गर्छ त्यसमा दुईमा छैन अहिले अब यो प्रहरी दिवसकै कुराकानी गरौँ प्रहरीको स्थापनाको हिसाबले अहिले करिब पैँसठी वर्षको यात्रामा छ अब प्रहरीको रणनीतिको हिसाबले त सबै सार्वजनिक हुँदैन तैपनि अब यो चाडबाडलाई लक्षित गरेर कोरोनाको समय छ यो अवस्थामा सुरक्षाका सूचकहरूलाई मध्यनजर गरेर आगामी दिनमा अझ प्रभावकारी बनाउन तपाईँ त्यहाँ बस्दै गर्दाखेरि आम मानिसले म सुरक्षित छु भन्ने अनुभूति गर्नका लागि कस्ता खालका योजनाहरू सार्वजनिक गर्नुभएको छ अथवा त्यो योजना अनुसार अगाडि बढ्नु भएको छ मैले हाम्रो यो अहिले अहिले प्रहरीको युनिट भएको प्रत्येक युनिटहरूलाई मैले त्यो ठाउँमा केही प्रहरीलाई राखी अन्य आफ्नो इलाकाको अलि दूरदराज दराज टाढा भएको ठाउँमा प्रहरीलाई त्यहाँ बेसे बनाएर झन्डै चौबिस घन्टाको हिसाबले नै त्यसलाई कभरेज गर्ने गरी मैले खटाएको छु थप सवारी साधनहरूलाई पनि म त्यहाँ दिएको छु त्यसले गर्दाखेरि झन्डै चौबिस घन्टाको हिसाबले प्रहरीहरू त्यहाँको स्थानीय व्यक्तिहरूसँग कन्ट्याक्टमै रहनुहुन्छ रहनु रहेकै छ कस्ती निगरानी र विशेष गरी स्थानीय जनताको सूचना प्राप्त संयुक्त छ है यस्ता किसिमको थप सूचना प्राप्त भयो भने प्रहरीले यस्ता काम गर्छ र अब अहिले जनतासँग कनेक्टिभिटी अथवा जनप्रतिनिधिसँग कनेक्टिभिटी कतिको छ प्रहरीको साह्रै साह्रै राम्रो छ र अझै मैले तालुकालेसँग यहाँको प्रयोजन शक्ति निकै कम छ मैले केही थप माग गरेको छु त्यसरी आयो भने अझ थप स्थानमा प्रहरी घटाउनेछु हुन्छ हामी कुराकानीको अन्तिम अन्तिम चरणमा पनि छौँ आज स्थानीयको समेत सहयोग जनप्रतिनिधि लायन्स क्लब लगायत थुप्रैको सहयोगमा प्रहरीको नेतृत्वमा हटिया बजार सरसफाइ पनि भएको छ कार्यक्रमको करिब समापन हुनुभन्दा अगाडि नै यो कार्यक्रम रेकर्ड गरेका छौँ अन्त्यमा रेडियो गलकोट सुनेर बसिरहनुभएका आम श्रोतालाई अर्जुन सर तपाईँ के भन्न चाहनुहुन्छ सर्वप्रथम त मैले यो प्रहरी दिवस दुई हजार पैँसठीकै पैँसठीको दुई पैँसठीको उपलक्ष्यमा जुन यो सरसफाइ अभियान गरे कार्यक्रम गरेको थिएँ यसमा स्थानीयवासीहरू विशेष गरी सबैको सहभागिता व्यापक सहभागिता भयो त्यसको लागि सम्पूर्ण उपस्थित यो कार्यक्रम उपस्थित सबैलाई मैले हृदयदेखि नै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि प्रहरीलाई यस्तै सहयोग होस् यस्तै सहयोग भयो भने शान्ति सुरक्षा लगायत अन्य विविध किसिमका अपराधहरू पनि हुन सक्दैनन् जनतालाई म यही आह्वान जनता दाजुभाइहरूलाई म यही आह्वान गर्न चाहन्छु कि सानोतिनो घटनाहरू कुनै पनि त्यस्ता सम्भावित यस्ता घटनासँग सम्बन्धित कुराहरूको खबर जनता प्रहरीलाई दिनुहोस् प्रहरी तपाईँको टोल टोलमा दैनिक रूपमै आएको छ उहाँलाई पनि सूचना दिनुहोस् म यही आह्वान गर्छु अन्त्यमा यस कोभिड नाइन्टिन जुन अहिले यो दिनानुदिन यो प्रकोप बढ्दै रहेको छ यसमा स्वास्थ्य सुरक्षाका मापदण्ड सबैले पालन गरौँ म यति भन्दै अब विजेता आगामी यो नजिक आइरहेको विजेता श्रेणीको पक्षमा सम्पूर्ण नगरवासी तथा गाउँ पालिकाका स्थानीयवासीहरूलाई धेरै धेरै मेरो हृदयदेखि सबैलाई नमस्कार छ हुन्छ समय दिनुभयो समय र संवादका लागि अर्जुन छ तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रम विशेष संवादको आजको श्रृङ्खलामा हामीले इलाका प्रहरी कार्यालय गलगुट हरिचोरका प्रहरी निरीक्षक अर्जुन बम मल्लसँग प्रहरीको स्थापना दिवस स्थापना दिवससँग जोडिएका र गलकोट क्षेत्रभित्र रहेका केही त्यस्ता प्रहरीसँग जोडिएका विषयवस्तुको बारेमा कुराकानी गरेका थियौँ यो कुराकानी कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन होला सुझाव सल्लाह र प्रतिक्रियाका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य अडसठी चार बाह्र शून्य त्रिचालिसमा फोन गर्न सक्नुहुन्छ ज्ञान सूचना र मनोरञ्जनको र साथी सामुदायिक रेडियो गलकोट एफएम एक सय दुई थप्लो चार मेघाजबाट विशेष संवादसँगै आवाजबाट बाट म घनश्याम गौतम आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो कलकोट सुन्दै गर्नुहोस् नमस्कार